नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र मस्त लोक लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ झङ्कारको व्यवसायमा निकै नै कर्म कर्णप्रिय लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्नेछौँ हामी कार्यक्रम लोकझङ्कारको व्यवसायमा फरक फरक प्रस्तुतिको साथ उपस्थित हुन्छौँ भने आजको यो मङ्गलबारे व्यवसायमा भने केही समय पहिला निस्केका लोकदोहोरी भाका तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा सुमधुर भाकाबाट पुष्कल शर्मा अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको मेरो आयु छोटो छ रे अल्ली दिन बाँचोला तिमीले माया गरे निकै नै कर्णप्रिय लोकमा सजिएको यो भाका अवक्रममा तपाईँको लागि मलाई तिम्रै मायाले बजाउँछ आयो छोटो छ रे मेरो आयो छोटो छ रे अलि दिन भाँचौला तिमीले माया राजाउँछ जान्छ पायो छोटो छ मेरो आयो छोटो छाडे अलि धेर बाँचोला तिमीले माया मेरो आयो छोटो सारे, छोटो छाडे अलि दिन भाँचोला तिमीले माया कहिले जित कहिले आयु छोटो छरे अलि दिन बाँचोला तिमीले माया गरी पुष्कल शर्मा अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो लोक भागलाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दस बजेको बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्ने गर्छौँ कहिले नयाँ भाका बचाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छु आजको यो मङ्गलबारे बसाइमा भने केही समय पहिला निस्केका तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो सुमधुर भाकाबाट राजु ढकाल अनि देवी घरतीको सुमधुर आवाजमा सजिएको वर्ष दिन भयो तिम्रै घरको बाटो हिँडिरहन मन लाग्छ कुन्ने किन हो यो भाकापछि पछि एकैछिन विश्राम विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र कार्यक्रम लोकसङ्कारको बसाइ सँगै रहनुहोला पानी सँग जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ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 सँगै proprietor Tara Khadka phone number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक त्रिसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन पोरपाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा आज भने केही समय पहिला निस्केका तपाईँले नै रुचाउनुभएका तपाईँले नै मन पराउनुभएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो सुमधुर भाकाबाट विष्णुमाझी अनि राजु परिवारको गङ्गाजीको पानी भन्ने भाका अब तपाईँको लागि कति छन् कति रोजीको पानी आँखा लाउने कति छन् कति छन् छैन जोवन जाने निकै नै रमाइलो लुकदोरी भाका थियो विष्णु माझी अनि राजु परियारको सुमधुर यो भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यिन भाकाहरूलाई कार्यक्रममा समावेश गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगा हजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोक को सहयात्री मधिवस मगर पनि रामजी खाँड अनि विष्णु सुमधुर आवाजमा सजिएको लोक भाका पछ्यौरिले बैना भन्ने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट ओजेल पर्छु नमस्कार छोरी लौ बैना आजै टुङ्गो लगाइदे माया छ कि छैन छोरी लौ बैना आजै टुङ्गो लगाइदे माया छ कि छैन समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू